दिनका दिन साली माता सासूले लखेटी ससुरालीमा ख्याल ख्यालमै दिल बसु कान्छी सारीमा गइरहन्थे दिनका दिन साली माता सासूले लखेटी ससुरालीमा बस्यो कान्छी घडीमा सम्झना आइहाल्छ नआउ भन्छु आउन मलाई हाल्छ ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा